जस्त फर इन्जोय हाँसी मजाक केन्द्रमा काण्डबारी छन् राजनाति अनि म छु डुलुवा बाजे अब करिब करिब बाह्र बजेसम्म अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाजमा टक्कर डुलुवा बाजेसँगै रहनुहुनेछ अनि डुलुवा बाजेको जिन्दगीको रमाइला रमाइला कुराहरू पनि सुन्नुहुनेछ साथमा ठुलो भाइसँग यसो हाँसी मजाक बसी बिहालो रमाइलो गरौँ भन्ने चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस पनि हल्कासँग खुल्ला छ होइन त नाति हो भने नि अब राजनाति र ढिलो आवाजै भएपछि के चाहियो र सुरुवातमा एउटा नराम्रो बानी पुरा गरिहालौँ ए नाति थाहा छ नि होइन गाना सुन्नुपर्ने नराम्रो बानी छ मेरो भन्ने कुरो त्यो बानी पछि फेरि चाहिँ कुरा कुराकानी अगाडि बढ्ने छ Michael Jackson I love you I love you Bob Marley I love you I love you Michael Jackson I love you I love you Bob Marley I love you I I love you, you regarding I love you, I love you Neil Armstrong, I love you, I love you, you regarding I love you, I love you Neil Armstrong, I love you, I कति कतिजनालाई प्रेम गर्न सक्छ मान्छेले तर पनि अब यसो सुन्दाखेरि पहिला पहिला त हामीले बुझ्दाखेरि त अहिले यो भनेपछि लौ सकको घरबार नै गयो जस्तो हुन्थ्यो क्या आज अब हुन त नराम्रो भने छैन I love you Sachin Tendulkar I love you I love you Galileo I love you भनेको छ भनेको संसारका सबै चर्चित व्यक्तिहरूलाई यो गीतले यु भन्दा भ्याज हेर्नुहोस् वास्तवमा सारा संसारलाई प्यार गर्ने हो भने संसार कति मजाको हुन्थ्यो हो कि नै नाति नातिले पनि बुझेको छ नि त्यही भएर आजदेखि नातिले अब आइ लगु लगु भनेर उफ्रिनु बेला छैन उ उफ्रिन्न भने नै फेरि अहिले मलाई चाहिँ अब के छ भन्दाखेरि एउटा केट हो त के भन्ने युवक झोक्रा र चौतारा बसिरहेको रहेछन् मगर होइन बाउ के हो भने अनि उसले भने हेर्नुहोस् बाजे बिहे गरेपछि त केटा मान्छेको जिन्दगी त ध्वस्त हुँदो रहेछ नि बाजे भने मैले दङ्ग परेँ होइन के नचाहिने कुरा गरेर यो बिहे गर्दा नि कहिले वरि केटाको जिन्दगी ध्वस्त हुन्छ नचाहिने कुरा नगर्दा त भने हो हो बिहे गरेपछि कति फरक हुँदो रहेछ बिहेबारीमा अब ऊ मैले जसलाई प्यार गरेँ उसलाई बिहे गरेँ अहिले दुःख पाएँ बाजे भन्दा अनि के भयो त नि भन्नु त भएको कुरो के हो भन् भने उनले भने सुनायो मलाई हेर्नुहोस् बाजे बिहा गर्नुभन्दा अगाडि उनले मलाई फोन गर्थिन् अनि यो डियर कहाँ छौ भन्थिन् कति मयासँग अनि मैले पनि सरी बेबी म आज बाहिर छु साथीहरूसँग हल्का ड्रिङ्क गर्दै बसेँ त्यही भएर तिमीलाई कल गर्न बिर्सेँ आइएम सरी भन्यो भने प्रेमिकाले के भनिदिन् भन् त किन सरी आजकलको जमानामा कसले पिउँदैन हल्का तिमीले कल नगर्दा के हो त मैले गरेँ नि त भन्दै यसरी म यो गर्दै सम्झाउँथेँ भयो भने अनि मैले यति मजाको प्रेम रहेछ यति मजाको मया रहेछ अनि के हो त नि के बोल्नु भन्न त भनेको बिहेपछि चाहिँ नि अलिकति नराम्रो भयो भने किन भयो भने चाहिँ नि कचकच गर्ने कचकच गर्ने अनि त्यसपछि चाहिँ नि मलाई नै रिसिनु थाल्यो भने के रिस त नि भनेको फेरि बिहेपछि पनि एक दिन साथीहरूसँग उसेर नै बस्दै थिएँ अनि उनले मलाई फोन गरिन् हेलो कहाँ हो अहिलेसम्म घर आउनु पर्दैन एकल गर्न सकिन्न भनेर थर्काइन् मलाई नि साह्रै रिस मैले भन्ने म जहाँ होइन तपाईँलाई के को टाउको दुखो खाएर सुत्न साथीहरू छ हल्का ड्रिङ्क गर्दैछ नि त म भने भनेको त त्यसपछि उनले के भनिन् ल तै कुकुरको झोल बस बस दिनमा यो जडिया छ बिहान पुगेपछि नि अरे भगवान् बिहान हुनु पहिला चाहिँ हुन्छ चल्छ केही हुँदैन भनिदिए अनि त्यसपछि चाहिँ नि ऊ चाहिँ नि त्यो के भन्छ <laughs> गाली पनि खाने बिहेपछि कुरो एउटै मान्छे ट्याक्सीमा बस्दै गरेको बेलामा आफ्नो श्रीमतीलाई अर्कै मान्छेसँग होटलमा छिरेको देख्छ यो देखेर त्यसले चुर हुँदै उनले ट्या ट्याक्सी ड्राइभरलाई तपाईँ अहिले भर्खर हजार रुपियाँ कमाउनु मन छ भनेर सोध्यो ड्राइभरले भने यसको लागि मैले के गर्नु पर्ला हजुर भन्यो त्यहाँबाट उसले भन्यो जा हजार रुपियाँ लि मेरो श्रीमतीलाई चुल्ठोमा समातेर लिएर आइज ल यो यो चाहिँ त्यसको फोटो भन्यो दियो दिइसकेपछि एकछिनपछि त्यो ड्राइभरले एउटा महिलालाई घिसार्दै धोबीको धुलाइ गर्दै ट्याक्सीमा उल्यो अनि त्यो केटाले भन्नु यो त मेरो श्रीमती होइन त किन यसलाई चाहिँ कुटेर ल्यायो मैले यही फोटो दिएको थिएँ भनेर गाली गऱ्यो अनि ड्राइभरले झोकिने भन्यो यो मेरो श्रीमती हो बुझेस् तेरो श्रीमती अब म जाँदैछु अरे <laughs> आफ्नै श्रीमती पनि त्यस्तै परेछ नि उसको त्यसपछि के भन्छ भन्दाखेरि यो हाम्रो जुन तक्मे बुढा छन् तक्मे बुढा चाहिँ एकचोटि काठमाडौँमा ट्याक्सीवाला ट्याक्सीमा बसेर आएछन् अनि तक्मे बुढाले भने होइन हौ लाखे कति भाडा भयो भनौँ त भनेर भन्यो ट्याक्सीवालाले पाँच सय रुपियाँ दिनु हजुर भनौँ तक्मे बुढाले लाखे हौ के भन्छ यसले जाबो गाडी हाकेको दुई मिनट भएको छैन पाँच सय हामी भनेको इमानी जितको प्रेस्टिज भएको मान्छे टकमा लगाएको मान्छे ल त्यसरी ठग्ने काम नगरौँ त मलाई चिन्न सिक्या हो तैँले भने तकमेले भन्ने बित्तिकै ट्याक्सीवालाले भन्ने के भन्नुभएको तपाईँ पनि तपाईँलाई कसले चिन्दैन र खासमा भन्नुपर्दा छ सय रुपियाँ लिनुपर्ने हो झन् मलाई तपाईँको अघि नै एकदम मन परेकोले सय रुपियाँ छुट गरिदिएको भनेर भन्नु ट्याक्सीवालाले अनि त्यसपछि तकमी बुढाले भन्यो राखेँ है यसले त साह्रै राम्रो ग्रुपै ल्यायो त हौ त्यो त अनुहार हेर्दा त इमान्दार जस्तो नै देखिँदैन जस तै पनि अलिकति भाडा कम्ती गरेर मिल्दैन त भनेर सोधेँ ट्याक्सीवाला भने ल ठिकै छ चार सय रुपियाँ दिनु न त भन्नु तपाईँ मुढाले भन्नु लु लु भइगयो धेरै ठुलो कुरा नगरौँ लु यो दुई सय रुपियाँ राखौँ त खुरिक्क भन्यो भनेपछि ट्याक्सीवालाले दुई सयले हुँदैन नि हजुर चार सय रुपियाँ दिनुहोस् न भन्नु ठकी बुढाले हौ कसरी हुँदैन दुई सय रुपियाँमा यो ट्याक्सी म मात्रै चढेको हो र आफू चाहिँ चढेको होइन अनि तिम्रो दुई सय म तिर्छु अरे भगवान् अब चाहिँ दुईजना के घडा सिद्ध होइन अनि रिजन नाति किन छुट्टियो छन् आज ल हेर त अनि के भएको है नातिलाई नयाँ नयाँ नाना लाडा नि यस्तो पनि हुँदो रहेछ अनि ए राम नाति के को भइरहेछ केही भएन ए नाति पनि नातिबाट नि खासै जिन्दगी केही तार लाउला जस्तो छैन साँच्ची नाति बिहे भएको कि नभएको नातिको भएको छैन हे भगवान् अब कहिले हो त हेर लाज मानेर खप्पी खानु छैन अनि लाज पनि कति मान्नु पर्यो हो बिहे हुनुभयो पक्कै हो हो अनि कता कता फेरि सिग्ने राजनातिको बिहे भइसक्यो भने सिग्ने फेरि अहिले होइन भन्छ के भन्ने अब ठिकै छ अब राजनातिले अब ढाँट्या हुने कि नढाँट्या भने त्यो थाहा भएन अनि एक दिन चाहिँ एउटा केटाले चाहिँ एउटा केटीलाई प्रपोज गरेर ल म तिमीलाई मन पराउँछु पहिल्यैदेखि नै मन पराउँछु के तिमी मलाई मन पराउँछौ के तिमी मसँग लभ गर्छौ भनेर केटाले भनौ अनि केटीले लजाए जस्तै गरी जवाफ दिन् म पनि तिमीलाई मन पराउँछु भन्ने बित्तिकै त्यो केटो केटीलाई छोडेर घरतिर कुद्न थाल्यो जोड जोडसँग केटी पनि पछि पछि त ए पह न पह कता दगुरेछन् आजै प्रेम बसेर बस्ला जस्तो भयो भने अनि केटाले पछाडि हेर्दै दगुर्दै भनौँ एकछिन यहीँ बस्नु ल म फेसबुकमा चाहिँ नि इन रिलेसनसिप स्ट्याटस अपडेट गर्न गएको अरे आजभोलि त यो फेसबुकले चाहिँ नि जात्रै गरिसक्यो ल बाबु नाति के छ एउटा गाना सुनाउँछौ हुन्छ हुन्छ त भनेको छन् फेरि अहिलेको अस्ति चाहिँ ए ग्याली लियो अहिले यो भन्ने बजाउने कि के हुन् ल एउटा गाना सुनाउँछौ लाज लाग्ने कस्तो बेला आयो हजुर भन्न पानी लाज लाग्ने कस्तो बेला आयो हजुर माया मानी मोर माया मोर लाज लाग्ने कस्तो बेला आयो हजुर देख्नै हुन्न सबैको त छडमा छड राम्रो मान्छे देख्नै हुन्न सबैको त छडमा छड त्यसै माथि धनी भए झनै हुने हाहाकार त्यसै माथि धनी भए झनै हुने हाहाकार मनको त कुरै छोडौँ मिठो माया पाइन हजुर मनको त पुरै छोडौँ मिठो माया पाइन हजुर माया मानी मोल तोल माया मानी मोल तोल कस्तो भयो हजुर पन्न पानी लाज लाग्ने कस्तो बेला आयो हजुर जीवन हो अर्पणमा सो छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला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 सय उनानब्बे प्रोपाइटर रमेश लोहनी आउन लाग्यो चाडबाड कविज्यू बढ्यो मनको चाहना भनिदिनुहोस् न कहाँ किन्ने होला सुन चाँदीका गहना चाहिए गहना छ नि हरे कृष्ण हरे राम सुन चाँदीको पसल आकर्षक डिजाइन विश्वासिलो नाम रहेछ साह्रै असल हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार सुनचाँदीका गरगनाहरू तयार गरिन्छ साथमा पुराना गहना साटफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी पूर्व पाइटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र Scooty Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा सितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेशन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnanagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre parlour सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्री का एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दु ताड़ी टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ यो हो रेडियो अर्पण एक सय सात पाँच मेगा हर्ज फेरि पनि स्वागत छ जस्ट फर इन्जोय कार्यक्रम हाँसी मजाक केन्द्र यसको विशिष्ट नाम पनि रहेको छ अब चाहिँ जस्ट फर इन्जोयमा रहेर ढिलु हुनुहुन्छ W W W dot radio Arpan dot com dot NP मार्फत विश्वभरि त सुन्दै हुनुहुन्छ नै ढिलो बाजेका कुराहरू अब के छ भन्दाखेरि कुराकानीलाई थप नि मजबुतीतिर लैजाउँ समाज कसरी बिग्रिन्छ भन्नेतर्फ लागौँ नियम नमान्दा के हुन्छ भन्नेतिर लागौँ एकपटक एक राजाले आफ्नो दरबारको आँगनमा ठुलो पोखरी खने राज्यभरिका जनतालाई भोलि बिहान सबैले प्रत्येक घरबाट एक एक अङ्खरा दुध ल्याएर पोखरीमा खनाउने भन्ने उर्दी जारी गरे राजाका अर्ध पाउने बित्तिकै उक्त राज्यमा बस्ने एक परिवारका लोग्ने स्वासले यस्तो सल्लाह गरे भोलि सबैले सबैले दरबारको पोखरीमा दुध लैजान्छन् हामीले चाहिँ दुध दुध साथ पानी लैजाउँ त्यत्रो दुधमा एक आउँ पानीहरूलाई पानी के फरक पर्छ र कसैले चाल पनि पाउँदैन बरु पोखरीमा खाने दुधको घरैमा खिर बनाएर खाउँ भन्ने सल्लाह हो भोलिपल्ट बिहान जब राजा आउँछन् पोखरी हेर्न त अब दुधले भरि होला भनेर आशा गर्दै आएका थिए पोखरीमा केवल पानी मात्रै रहेछ पछि अध्ययन गर्दा थाहा कि राज्यभरिका सबै दरबारले एउटै कुरो सोचेछन् त्यो हो कि सबैले दुध लगिहाल्छन् हामीले पानी लैजाँदा के फरक पर्छ र भन्ने कुरो सोच्छन् त्यसले गर्दाखेरि त्यो पोखरी पुरै चाहिँ नि पानीमै भन्न पुगेछ अब बुझ्नुपर्ने कुरो के हो भने अरूको अङ्खरामा के छ त्यो दोस्रो कुरा हो यदि तपाईँ आफ्नो अङ्खरामा मात्र दुध छ भने पनि तपाईँको एक अङ्खरा दुधले सारा पोखरीको रङ दुधमय हुनसक्छ अरूले नियम मान्छ मान्दैन दोस्रो कुरा हो तपाईँले चाहिँ सधैँ नियम मान्नु होला नियम नमिच्नु होला त्यतिले पनि धेरै फरक आउन सक्छ यो चाहिँ एउटा प्रेरक प्रसङ्ग भनेर मैले टक्क राखिदिइहालेँ डक्टर बिरामीकोमा जचाउन गए डक्टरले भने के समस्या छ भन्नुहोस् भने बिरामीले भने छाती धेरै दुख्छ भनेर भने डक्टरले सोधे चुरोड पिउनुहुन्छ सेरोले भने हुन्छ मगाउनुहोस् न त अरू नै मगाउनुहोस् है सूर्य चाहिँ त्यति मन पर्दैन मलाई अरे उहाँ डाक्टर चिरोटिनी गर्नु है गर्नु भएन भने सोर्या अब उनले त चाहिँ नि त्यस्तो जवाब दिए त्यसपछि त्यसले गर्दा पनि अब कुरो चाहिँ बुझ बुझाइको फरकको विषयमा हामीले केही कुरा गरे त्यसपछि एउटा केटा र केटी सँगै थिए अनि तिनजना केटा थिए एउटी केटी थिइन् तिनजनाले प्रस्ताव राखे पहिलो केटोले भने म तिम्रो लागि ज्यान दिन सक्छु भने केटीले सबैले त्यसै भन्छन् भनेर भने दोस्रो केटोले तिमी हुन्छ भन न आकाशको तारा ल्याइदिन सक्छु भनेर भने केटीले त पुरानो डाइलग हो भनेर भने तेस्रो केटाले भनेको म तिमीलाई आफ्नो फेसबुक पासवर्ड दिन सक्छु मिक थर्टी थ्री डिएक्टिभ गर्न सक्छु तिमी हुन्छ भन म मेरो पेजको एडमिन आइडी पासवर्ड पनि दिन्छु केटी आँखाभरि आँसु पार्दै पागल मलाई तिमी त्यति धेरै माया गर्छौ आई लभ यु टु अरे अचम्म छ संसार अचम्म छ अनि त्यसपछि के अझ भन्नुहुन्छ भन्दाखेरि पागलखानामा एउटा पागलले इनारमा डुबेको मान्छे बचाएछ सबैले उसको महानताको गाथा गाए सबै बुद्धिजीवहरूले उनले गरे अब यो चाहिँ सुत्रिएलाई पागलखानाबाट छुट पर्छ भन्ने कुरो भयो छोड्ने बेला भयो अनि पागलखानाको इन्चार्जले भने ल भाइ तिमीले मान्छे बचाएर प्रमाणित गऱ्यौ तिमी पुरा रूपमा ठिक भयो त्यसैले हामीले तिमीलाई छोड्दैछौँ विडम्बना तिमीले बचाएको मान्छेले झुन्डिएर आत्महत्या गरेछ यो चाहिँ नराम्रो हो र भने पागलले भने त्यसले आत्महत्या गरेको होइन हजुर पानीमुटु धरुजाएर रहेछ मैले नै सुगाउनको लागि झुन्ड्याएको हो नि त अरे अनि एउटा बोकाले दस वर्ष लाएर महादेवको तपस्या गरे महादेव प्रसन्न भए अनि प्रकट भएर सोधे महादेवले भन्नुभयो हेर बोका म तिम्रो तपस्या देखेर प्रसन्न भएँ तिमी के चाहन्छौ भनेर सोधे बोकाले नि भनौ प्रभु मलाई एउटा खोर दिनु पऱ्यो भनौँ अनि महादेवले भन्नुभयो तिम्रो पुरानो खोर के भयो त बा भनेर सोधे बोकाले भन्यो प्रभु त्यो खोज्दा प्रकाश ओदाले बाउले बिहे गर्दैनन् पोहोर पनि भनेर डेम्मै लाताले भनेर भत्काइदिएको नि अरे कुरो पनि कहिले कहिले त साह्रै रमाइलो आउँछ क्या आउनु पनि कसो हो राजनाथी राजनाथी पनि म सुक्का हाँस्छन् गाँठे हाँसै मिठो क्या कसो अब के कुरो कस्तो भन्दाखेरि लोग्ने स्वास्नीको झगडा परालको आगो हो नाति बुझिराखौँ एकैछिन बल्छ एकैछिन निप्छ गर्लफ्रेन्ड र बोय फ्रेन्डको झगडा तेलको आगो हो कहिलेकाहीँ अरूलाई पनि टिप्न सक्छ छिमेकीको झगडा भुसको आगो हो बलेपछि हत्तपत्त निप्दैन दाजुभाइको झगडा दाउराको आगो हो अरूले खाना पकाएर खाने मौका पाउँछन् अनि नेता नेताको झगडा प्लास्टिकको आगो हो तप्प तप्प चुहिएर जनतालाई पोल्छ अनि देशलाई पनि पोल्छ त्यसपछि तिनवटा नेताहरूको बैठक बस्यो अनि छलफलमा अब हाम्रो नेतालाई कोक खान मन लागेछ तर कोक रहेनछ अनि निर्णय भएछ सबभन्दा सानो नेताले कोक लिन जाने बाँकी दुईजना समस्या कुरेर बस्ने अनि निर्णय भएछ सानो नेता अलि चलाख रहेछन् उनले प्रस्ताव राखेछन् म फर्केर नआउन्जेलसम्म समस्या कसैले पनि नखाने जब म कोक लिएर आउँछु अनि बल्ल समस्या हाल्नुपर्छ भन्ने भयो त्यसै हो सहमति भयो अनि सानो नेता निस्केछ आउला आउला भन्दा भन्दै दुईवटा दलका नेताहरू पर्खेर पर्खेर छ घन्टा बित्यो आधी रात बित्यो त्यसपछि अब चाहिँ सानो नेता फर्किँदैनन् भन्दा दुईवटा नेताले बसेर अब चाहिँ अति भयो समस्या खाउँ भोक लाग्यो भनेछन् हुन्छ भनेर समस्या हातमा मात्रै के प्याथी त्यो सानो दलको नेता पछाडि झ्यालबाट ड्याम्म हम्फालेर भन्यो मलाई थाहा थियो तिमीहरूले यो समस्या खान्छौ भनेर अब त म कोक्लिन मरे पनि जान्न अरे यस्तो त्यो नेता बिचरा कोक्ली नै गराइन्छन् क्या त्यसैले अब राजनातिले पनि ल बाजे भो पुग्यो अब त आजलाई पुग्यो भनेका छन् अब बिदा माग्नुपर्छ हामीलाई सुनेर साथ दिने सबैले धन्यवाद अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हातमा भोलि फेरि जसपरिन्जेमा हामी आउनेछौँ कन्ला परेड सघाउने रातलाई धन्यवाद दिनुवा बाजे पनि बिदा हुन्छु नमस्कार लाली खेल गर्यो काउ कुते लाग्न थाल्यो म अर्पण एक से चार थोपलो पांच मेगा हार्ट